कार्यक्रम गाम्बेसीका सिका धुनहरू सुनिरहनु भएको छ आजको बसाइमा गायिका अनुजा सैनी हुनुहुन्छ हुने गायिकासँग कुराकानी गरिरहेको छौँ र साङ्गीतिक क्षेत्र र तिनै साङ्गीतिक क्षेत्रभित्रका कुराकानीहरू खोताल्ने प्रयास भइरहेको छ अनुजाजी पुनः स्वागत छ धन्यवाद अब थोरै तपाईँको दोहोरी साँझतर्फ जान्छु म दोहोरी साँझमा अलिकति बढी नराम्रा छाडा प्रविधिहरू थपियो भन्ने कुराहरू साङ्गीतिक बजारमा आइरहेको छ तपाईँले त्यो कुरालाई कतिको भोग्नु भएको छ खासै मैले त्यस्तो नराम्रो कुराहरू त भोग्नु परेको छैन आजसम्म होइन अब दोरी साँझ अब मान्छेहरूले नराम्रो सोच्ने त सोचिहाल्छ होइन तर आफ्नो ठाउँमा आफूले दुःख गरेर काम गरेर खाइरहेछौँ होइन तर त्यो मैले त्यस्तो नराम्रो त भोग्नु परेको छैन आजसम्म भनेपछि अहिलेसम्म नराम्रो भोग्नु परेको छैन छैन अब जस्तो अरूले कुरा काटिरहँदाखेरि तपाईँको बारेमा होइन अरूले कुरा काट्नुभन्दा पनि अरूले भनिरहँदाखेरि यस्तो नराम्रो गरिरहेछ नराम्रो भइरहेछ भन्ने कुराहरू आइरहँदाखेरि आफूले चाहिँ कतिको सक्षमता चाहिँ गरिरहनु भएको छ जस्तो दोहोरी साँझभित्र रहेर किनकि आफू आफू सक्षम छ भने अरूले कुरा काटे पनि मलाई त्यो कुनै ऊ लाग्दैन होइन कुरा काट्नेले काटिरहोस् किनकि आफू एकदमै आफूले केही गल्ती गरेको छैन आफू एकदम ठिक ठाउँमा छ भने अरूले कुरा काटेर मलाई केही पनि लाग्दैन अब थोरै म कुशलतिर जान्छु कुशलसँगको सहकार्यता खुब फापेको छ है तपाईँलाई दाइले सँगै पहिला मैले दाईसँग दोहोरी साँझमा एकै ठाउँमा काम गरेको दाईलाई दोहोरीमै भेटाएको थिएँ होइन एकदमै मैले दोहोरीमा गीत गाउँदाखेरि एकदमै स्वर राम्रो लाग्यो भनेर दाईले मैले खास एक महिना दाईसँग दोहोरीमा काम गरेँ स्वर राम्रो लाग्यो भनेर दाइले सुरुमा मलाई भाग्यले नै धोका दिएर भन्ने गीत गाउन दिनुभएको थियो अनि दाईसँग मैले धेरै गीत चार पाँचवटा गीत गरिसकेको छु बजारमा आउँदैछ कुनै आइसकेको छ कति बजिरहेछ होइन एकदम आउने तयारीमा पनि छ फेरि दाईको मेरो भोकल पनि हुँदैछ एकदमै एकदमै राम्रो स्वर भएको कुलेन्द्र विश्वकर्मा र राजु परिवारसँग एकदम मिल्ने आवाज छ उहाँको होइन उहाँको कुलेन्द्र विश्वकर्मा राजु परिवारसँग मिल्ने आवाज छ तपाईँको देवी पूर्ण कला र अब कसको मुना थापा भन्नुभएको थियो होइन त्यस्तो म्याच छ जस्तो यो अरूसँग आवाज म्याच हुँदा त तपाईँलाई घाटा होइन र घाटा भन्दा पनि मलाई कहिले कहिले कति कतै कतै दुःख लाग्छ किनकि मेरो आफ्नै टोन नमिलेर आफ्नै छुट्टै स्वर भइदियो भने म के हुन्थ्यो कि आफूले बनाउने हो नि त जस्तो भने त कतै एकदमै त्यो पनि हो अब त्यो आफूले सुधार्दै जाने कुराहरू पनि भयो ती कुरामा त घरमा को को हुनुहुन्छ मेरो घरमा बाबा मम्मी हुनुहुन्छ घरमा चाहिँ बाबा मम्मी हुनुहुन्छ यता दाई भाउजू म छ यता काठमाडौँमा अब जस्तो परिवारमा धेरै बिचमा धेरै परिवारको मायाको बिचमा तपाईँले साङ्गीतिक यात्रालाई अगाडि बढाइरहनु भएको छ भविष्य साङ्गीतिक क्षेत्रमा त्यति छैन र पनि लागिरहनु भएको छ दोहोरी साथ जानुहुन्छ स्टेज कार्यक्रम जानुहुन्छ विभिन्न ठाउँमा धाउनुहुन्छ तपाईँ त्यति धेरै कार्यक्रमहरूमा उपस्थित भइरहँदाखेरि त्यति धेरै ठाउँहरूमा गइरहँदाखेरि के भन्छन् परिवारहरूले तैँले नराम्रो गरिरहेछेस् तैँले चाहिँ अब यस्तो नगर्दा हुन्थ्यो भन्ने त्यस्तो खालका केही प्रतिक्रियाहरू आउँदैन नै मलाई त्यस्तो त भन्नु भएन तर बाबा मम्मीले एकदमै सपोर्ट गरिरहनु भएको छ नराम्रो काममा नलाग राम्रो किनकि गीत सङ्गीत क्षेत्र भनेको त राम्रै हो होइन तर प्रोग्राममा जान्छु भन्दाखेरि त्यस्तो नजा यस्तो न त्यस्तो भन्नु भएन एकदमै सपोर्ट गरिरहनु भएको छ भनेपछि अहिले तपाईँले बाबा आमाको एकदम सपोर्ट पाइरहनु एकदमै जस्तो सपोर्टको पनि कतिपय कुराहरू हुन्छ आफूले पाउने सपोर्टहरू गुमाउने चिजहरू धेरै चिजहरू छन् होइन तपाईँले सफलता मात्रै पाइरहनु भएको छ त्यहाँ त्यहाँबाट आफ्नो आफूले पाउने कुराहरू गुमाइरहनु पनि भएको होला कतिपय ठाउँहरूमा साथीभाइहरूको कुरा गरौँ होइन अनुजाले जति चिजहरू खुसी पाए पनि खुसी साटे पनि तर साथीभाइको साथीभाइसँग मन जित्न पनि सकेको छैन होला नि एकदमै त्यस्तो हुन्छ हुन्छ है कतिको साथीहरूले भाइहरूलाई स्वार्थी भइ सनेर कुरा गर्छन् खासै त्यस्तो एकदमै म त्यस्तो स्वार्थी पनि छैन होइन त्यस्तो भनेनन् साथीहरूले तर सानैदेखिका साथीहरू छुटेर होइन अहिले आफ्नै दाई भाउजूसँग बसिरहेको छु साथीहरू स्कुल पढ्दाखेरिको साथीहरूसँगै हुनुहुन्छ अहिले एकदमै भेट पनि हुन्छ भन्नुहुन्छ हामीसँगै पढेको साथी यो क्षेत्रमा लाग्यो हामीलाई पनि यस्तो बन्न मन छ भन्नुहुन्छ कि एकदमै गर्व गर्नु गर्छन् कि मेरो साथीहरूले पनि भनेपछि साथीहरूको पनि सपोर्ट छ एकदमै सपोर्ट छ अब जस्तो भोलि हामीले अनुजाको जिन्दगी के होला त्यो त हामी कहिले पनि मापन गर्न सक्दैनौँ तर हामीले रेडियोबाट बोल्ने कुरा सदैव अनुजाको भविष्य राम्रो छ भन्ने त हो होइन अनुजाले आफ्नो भविष्यलाई अगाडि बढाउनका लागि साङ्गीतिक क्षेत्रलाई राम्रो बनाउनका लागि भोलिको दिनमा चाल चाल्ने पाइलाहरू कस्तो रहन्छ किनकि आफूले अब दुःख गरे सुख अवश्य पछि पाइन्छ नै होइन किनकि जस्तो सुखै दुःख परे पनि जस्तो स्थितिमा पुगे पनि म यो साङ्गीतिक क्षेत्रलाई अगाडि जसरी नै बढाउँछु होइन जसरी पनि मैले पछि केही गर्छु भनेर मेरो एकदमै मलाई एकदमै आत्मविश्वास छ कि आत्मविश्वास छ कि म राम्रो काम गर्छु भन्ने एकदमै त्यो आत्मविश्वास सधैँ त आत्मबल सधैँ बढोस् अनुजाको यो शुभकामना दिन्छु कार्यक्रमका बेसीका धुनहरूमा हुनुहुन्छ र नेपाली साङ्गीतिक क्षेत्र कि अहिले कि प्रतिभाशाली गायिका हुनुहुन्छ सबले राम्रो भनेर फुर्काउनु भएको छ हामीले पनि राम्रो भनेर फुर्काउने पर्ने बाध्यता छ किनभने राम्रो आवाज भएको व्यक्तित्वलाई राम्रो भन्नुपर्छ र अझ भन्नुपर्दाखेरि नम्बरी सुनलाई कसी लाउनु पर्दैन भन्छन् होइन त्यो नम्बरी सुन अहिले कि गायिका अनुजा पुडा शैलीमा हामी भेट्न सक्छौँ यिनको सफलता र प्रगतिको हामी सदैव शुभकामना दिने गर्दछौँ र यति बेला हामी छोटो विश्राममा जाने बेला भएको छ विश्रामपछि फेरि बाँकी कुराकानी तपाईँको सन्देशहरू लिन्छु सन्देश पठाउन छुट्नु भएको छ भने अब भने केही समय मात्र बाँकी छ तपाईँका प्रतिक्रियाहरू लिने समय त्यसैले अन्ठानब्बे एकसाठी पचास उनान्सय सत्तरी अन्ठानब्बे एकसाठी पचास उनान्सय सत्तरीमा धम्माधमा एसएमएस गर्नुहोला हामीसँग बाँकी रहेको समय अब भने सन्देशको रहनेछ यति बेला छोटो विश्राममा जान्छौँ नमस्कार म लोक गायिका पूर्ण विषी तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो राजधानी हन्ड्रेड पोइन्ट सिक्स मेगाहर्जमा कार्यक्रम गाम्बेसीका धुनहरू यो छोटो विश्रामसँगै पुनः स्वागत छ मित्र कार्यक्रम बेसी बेसीका धुनुहरू यति बेला सुन्दै हुनुहुन्छ radio Rajdhani hundred point six मेघसँगै देशैभरका विभिन्न एफएम स्टेसनबाट एकै साथ हुनुहुन्छ मिठा मनसुने गीत सङ्गीतहरू प्रस्तुत गरिरहँदाखेरि हामी तपाईँको माझमा जोडिरहेका छौँ आज हामीसँग अनुजा पडासाइनी हुनुहुन्छ अनुजाजी पुनः स्वागत छ धन्यवाद अब हामी अन्तिम अन्तिममा पनि छौँ र थोरै गीत सङ्गीतको बारेमा कुराकानी गरिरहेका छौँ सँगै नेपाली साङ्गीतिक यात्राको बारेमा चाहिँ जुन गीत सङ्गीतकै बारेमा कुरा गरिरहँदाखेरि अब समय थोरै छ त्यो समयको सदुपयोग गर्नु छ जस्तो भोलिका भविष्य हामीले अघि नै पनि कुराकानी गऱ्यौँ अनुजाको चाहिँ के छ प्लान अब जस्तो नेपाली लोकदोहोरी मात्रै गीत सङ्गीत मात्रै गर्ने कि अरू पनि छ अहिलेसम्म त मैले त्यस्तो केही सोचेको छैन अहिले गीत सङ्गीतमै लागिरहेको छु पछि केही सोच आयो केही गर्ने मोड आयो भने गर्न पनि सक्छु त्यसपछि गीत सङ्गीतमा के गर्छु भन्ने चाहिँ सोध्छ अरू जस्तो गीत सङ्गीतबाट गायकीपनलाई त तपाईँले ल्याइसक्नु भएको छ मोडल पनि भन्नुभएको छ है हजुर बाहिर अहिले पछि त्यो कुरा गरेर आएको थिएँ सम्भवतः यति बेला अनेर पनि भएको छ त्यो मोडल मैले त्यो अफेरमै कुरा गरिरहँदाखेरि अनेर भएको छ यो कुरालाई जस्तो मोडलिङमा कतिवटा गीत मोडल गर्नुभयो मैले अहिले दुईवटा गीतमा मोडल गरेछु होइन अब पछि पछि भयो भने सोच भयो भने गर्छु पनि फेरि आफ्नो आफूले गाएको गीतमा नगरे नि अरूको गीतमा पनि गर्छु अनुजालाई अब एसएमएसहरू म पढ्दैछु अनुजाले उत्तर दिनुहोला है अशोकजीले लेख्नुहुन्छ म अशोक ढुङ्गाना दि हजुरको चाहिँ प्रोग्राम हजुरको आवाजमा प्रोग्राम सुन्दैछु एकदम राम्रो छ आवाज भन्नुभएको रहेछ उहाँले है धन्यवाद भन्न चाहन्छु अशोकजीलाई सुनेर सुनिदिनु भएकोमा एकदम धन्यवाद दिन चाहन्छु अर्को एसएमएस छ नमस्कार छ हजुरहरू दुबईलाई अनुष्का अनुजा दिदीलाई पनि भन्नुभएको रहेछ सुमधुर आवाज राम्रो लाग्छ र गर्दा सधैँ राम्रो आवाजको गीतहरू चाहिँ ल्याउनुहोला विकृति विसङ्गतिको चाहिँ लागि तपाईँले सधैँ औँला उठाउनुहोला र तपाईँको यो साङ्गीतिक यात्रा सफलता मिलोस् फलोस् फुलोस् भन्नुभएको छ नाम चाहिँ लेख्नु भएको रहेछ उहाँले लेख्नु भएको यो चाहिँ शुभकामना तपाईँलाई है र म अर्को एउटा मात्र एसएमएस लिन्छु अब भ्याउँदिनँ हामीसँग समय त छैन लगभग पैँतालिसवटा एसएमएस छ है लेख्नु छ म म चाहिँ राजु सुन्दास लेख्नु भएको छ नयाँ बजारबाट राम्रो छ प्रोग्राम अति नै लेख्नु भएको छ र मनपर्छ सिङ्गर दिको आवाज पनि सधैँ सुन्छु उहाँको गीत अहिले पछिल्लो पटक बजारमा आएको भनेर लेख्नु भएको छ राजु सुन्दासजीले उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अब थोरै अन्तिममा पनि छौँ अन्तिममा केही महत्त्वपूर्ण कुराकानीहरू गर्छौँ तपाईँले भेगी हिसाबको गीत गाउनु भएन दुःखको कुरा है हजुर तपाईँ जुन काठे क्षेत्रमा जन्मिनु भयो तर पश्चिमेली गीतहरूमा आवाजमा साउन थाल्नुभयो खास काठे गीत गाउँथेँ होला तर खासै मलाई काठे काठ क्षेत्रमा बसिएन पनि होइन खासै यो गीतको काठे गीत गाउन कोसिस गरेँ भने सकिन्छ तर मैले निकाल्छु मेरो क्षेत्रको गीत पनि मैले निकाल्ने कोसिस गर्छु तपाईँले जस काटे क्षेत्रलाई पनि निरन्तरता दिने सोच चाहिँ बनाउनु म निकाल्छु मेरो ठाउँको एउटा गीत म गर्छु कस्तो खालको गीत पढी गुनगुनाउन गाउन मन लाग्छ मलाई पश्चिमेली गीतहरू लोकदोरी गीत नै मनपर्छ तर सेन्टिमेन्टल गीतहरू एकदम धेरै मनपर्छ तर तपाईँ कसको प्रभावमा चाहिँ यो साङ्गीतिक क्षेत्रमा आउनुभयो यो पनि सोध्न मन लाग्यो जस्तो कसको गीत बढी सुन्नुहुन्थ्यो गीत सङ्गीतमा आउनुभन्दा अगाडि खासै मैले लोकदोरी गीत यसको उसको भन्दिनँ लोकदोरी सबै प्राय जुनसुकै गीत पनि मनपर्छ प्राय सबै गीतै सुन्थेँ होइन बुझेँ त्योभन्दा अगाडि जस्तो साङ्गीतिक क्षेत्रभन्दा अगाडि आउँदाखेरि चाहिँ यो कलाकारको चाहिँ मलाई अत्यन्तै आवाज मिठो लाग्थ्यो यो गीत म अलिक बढी सुन्थेँ भन्ने कुनै छ खासै त्यस्तो त नभनौँ सबैको उस्तै लाग्छ होइन अब यो ऊ भनेर छानेर सुन्दिनँ थिएँ मैले जुन गीत बजारमा आएँ नि मैले सबै एकदमै सम्मान गरेर सुन्थेँ जस सबै गीतलाई सम्मान गर्ने त्यो हिसाबले तपाईँ आइरहनु भएको छ अब अन्तिममा छौँ महत्त्वपूर्ण कुराकानीहरू जोड्दै जाउँला आमा बुबाको साथ सहयोग कतिको छ गीत सङ्गीतमा तपाईँ एकदमै साथ र सहयोग छ आमा बुबाको घर परिवारको सपोर्ट बिना यो क्षेत्रमा एकदमै गाह्रो छ होइन आमा बाबाको सपोर्टै छैन भने कसले हेर्छ र होइन गाह्रो छ नि एकदम बाबा आमाको सपोर्टले गर्दाखेरि मेरो दादाको सपोर्टले गर्दाखेरि म यहाँसम्म आएको छु जस आफ्नो परिवार घर परिवारको सपोर्ट अहिले पनि छ भोलि के होला त्यो त कसैले पनि भविष्य हेर्न सक्दैन तर परिवारको अहिलेसम्म सपोर्ट छ विवाह गर्नु भएको छैन विवाह <laughs> सानो हुनुहुन्छ त्यही त मैले सदैव भन्ने गर्छु सानो उमेरमा धेरै प्रगति भएको छ अनुजाको होइन बिस वर्षमा यति मिठा मनसुने गीतहरू गाउने यति धेरै प्रगति हुनु भनेको सानो कुरा होइन किनकि जिन्दगीमा धेरै कलाकारहरूले धेरै ठक्कर खाएर चालिस पचास वर्ष बिताउँदै सक्नु भएको छ यो कलाकारिता क्षेत्र र पनि आफूले भने जस्तो सफलता पाएको छैन तर अनुसारले यति सानो उमेरमा यति ठुलो सफलता पाउनु भनेको त्यो आफैमा गर्व गर्ने कुरा पनि त हो नि होइन अब जस्तो तपाईँलाई मैले अघि नै कुरा जोड्दै थिएँ यति सानो उमेरमा गीत सङ्गीत गरिरहनु भएको छ विवाह गरिसकेपछि चाहिँ तपाईँले गीत सङ्गीतलाई छोड्नुहुन्छ कि हुन्न म गीत सङ्गीत छोड्दिनँ किनकि मैले विवाह गर्नुभन्दा अगाडि या मेरो एरेन्ज म्यारिज होस् लभ म्यारिज होस् होइन जुन पनि होस् तर मैले सायद अगाडि नै जानकारी गराउन चाहन्छु जस तपाईँले विवाह गर्नुभन्दा अगाडि नै परिवारलाई जानकारी चाहिँ गराउनुहुन्छ अनि के अब म चाहिँ गीत सङ्गीत नै गाउँछु भन्नुहुन्छ अब यो समयको पाबन्दीसँगै हामी जानुपर्छ अन्तिममा म एउटा गीत छोड्दै जानेछु अनुजा सैनिकको जुन पहिलो गीत थियो है हामी त्यो गीत छोड्दै जानेछौँ त्यसभन्दा अगाडि थोरै अब जति पनि श्रोताले सुनिरहनु भएको छ श्रोताहरूलाई के भन्नुहुन्छ जति पनि श्रोताहरूले Rajdhani FM hundred point six mega सुनेर बसिरहनु भएको छ उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु र कुनै पनि मेरा कमी कमजोरी छन् भने मलाई भन्न सक्नुहुनेछ होइन हजुरहरूको मायाले नै यहाँसम्म आएको छु यदि हजुरहरूले दर्शक श्रोताबिनहरूले नै दर्शक श्रोताबिनहरूको लागि पनि गीतहरू एकदम निकालिरहेको छु लागि परिरहेको छु होइन उहाँहरूले नै सल्लाह सुझाव दिनुभयो भने मैले सुधार्ने थिएँ अझै पनि अझ तपाईँ नुवाकोटको हुनुहुन्छ यति बेला हामीले त रेडियो जालापाबाट पनि सुनिरहनु भएको छ धेरै श्रोता मनहरूले होइन अब नुवाकोटवासीहरूलाई के हुनुहुन्छ नुवाकोटवासीहरूलाई पनि मैले एकदमै धन्यवाद दिन चाहन्छु एकदम सम्झिरहेको छु किनकि म पनि नुवाकोटकै हो होइन एकदमै माया गरिदिनु होला भन्न चाहन्छु जो जसले सुनेर बसिरहनु भएको छ राजधानी एफएम उहाँलाई अनि जालपा होइन हुन्छ तपाईँलाई सम्पर्क गर्ने कुनै माध्यम छ भने दिनु होला नत्र मलाई फेसबुकमा पनि एड गर्न सक्नुहुनेछ यदि कुनै सल्लाह सुझावको लागि तर मलाई मिस कल नगरिदिनु होला होइन प्रायः मलाई मिस कल आइरहेको हुन्छ त्यो मिस कल नगरिदिनु होला राम्रोसँग कुराकानी गर्नको लागि कन्ट्याक्ट गर्न सक्नुहुनेछ होइन मेरो मोबाइल नम्बर दिनु अन्ठानब्बे साठी बयालिस तेह्र पच्चिस अन्ठानब्बे साठी बयालिस तेह्र पच्चिस अन्ठानब्बे साठी बयालिस तेह्र पच्चिसमा अनुजा पुरासनीसँग प्रत्यक्ष आफैले केही कार्यक्रम सुनिसकेपछि जानकारी दिन सक्नुहुनेछ भन्दै आजको विषयबाट म कमर्सियल पनि छुट्टिन्छु भोलि फेरि भेट हुनेछ अन्तिममा तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ अर्जुन खड्का र अनुजा पुरासनीको आवाज हवस् त नमस्कार जय गीत जय सङ्गीत तिमलाई अप्ठ्यारो पर्न पनि सक्छ अबका दिन हिजो झैका हुन्छ सानो तिनो गल्ती नि थाहा हुन्छ मेरो माया त चाहियो भने मर्न पनि सक्छ सिउँदो भर्यो पारैको भइसक्यो यति धेरै माया लागर तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ This is Grace FM 107.6 gracefm.com.nl